प्रीति धेरै तिमी राम्री किन झुठो बोल्न हेर म बाध्य भए यति धेरै सोधिरह्यो म रहे स्वार्थी मन भयो अघि बढिरहे तिमी सोधिरहे म रहे स्वार्थी मन भयो अघि बढ कसैको थिए कोही छैन भने तिमीलाई जाइरह्यो म सताइरहे म कसैको थिए कोही छैन भने तिमीलाई जाइरह्यो म सताइरहे मेरो छ तिम्रो सुन्दरता नै तिम्रो दुश्मन बन्यो यति धेरै तिमी राम्रे किन झुठो